मात्र विद्यार्थीको सबै क्षमताको मूल्याङ्कन गर्न नसक्ने भन्दै उहाँले आगामी दिनमा यस विषयलाई विभागले गम्भीर भएर सोच्नेछ भन्नुभएको छ शिक्षकहरूले प्रतिबद्ध भएर कक्षा कोठामा पठन पाठन गराउने हो भने अहिलेको नतिजामा सुधार गर्दै हुने चर्चा गर्दै उहाँले भन्नुभयो यसको दोषी विद्यार्थी नभई शिक्षा विभाग जिल्ला शिक्षा कार्यालय र शिक्षक हुन् आगामी वर्ष एसएलसीको नतिजा बढाउनेतर्फ विभागको ध्यान केन्द्रित हुने भन्दै उहाँले अहिलेको एसएलसीको नतिजाबाट निराश हुन नपर्ने बताउनु भएको छ सरकारले बिना मापदण्ड नबनाइकनै सुनचाँदी पसलको अनुगमनको विरोधमा चितवन लगायत देशभरकै सुनचाँदी पसल अनिश्चितकालको लागि बन्द भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघ रत्न आभूषण व्यवसाय महासंघको संयुक्त आह्वानमा देशव्यापी रूपमा सुनचाँदी पसल बन्द भएको हो राज्यको तर्फबाट निश्चित मापदण्ड नबनाइकनै अनुगमन भइरहेकोले त्यसको विरोधमा सुनचाँदी पसल बन्द गराइएको सुनचाँदी व्यवसायी महासंघ चितवनका अध्यक्ष दिपेन्द्र रामधामले जानकारी दिनुभएको छ महासंघ अनुगमनको विरोधी होइन तर मापदण्ड बनाएर अनुगमन हुनुपर्ने माग रहेको उहाँले बताउनु भएको छ फेरि सुनचाँदी व्यवसायीहरूले आफ्ना सुनचाँदी पसलहरू बन्द गर्ने निर्णय गरेपछि सेवाग्राही मर्ग सेवाग्राही मर्कामा पर्न सकिने अनुमान गरिएको छ यसअघि विभिन्न कारण देखाउँदै चितवनको सुनचाँदी पसल करिब एक साता बन्द भएको थियो ए माओवादीका अध्यक्ष पुष्पकमल दाहालले थ्रेसोल्डको नाममा बखेडा झिक्न नहुने बताउनु भएको छ उहाँले थ्रेसोल अनिवार्य शर्त नभएको भन्दै मङ्सिरको दोस्रो साताभित्रै संविधानसभाको निर्वाचन हुने दावी गर्नुभएको छ झापाको लखनपुरमा आज बिहान संसारकर्मीसँग दाहालले थ्रेसोल राख्ने नराख्ने विषयमा सरकारले गर्ने निर्णय आफूलाई मान्ने हुने बताउनु भएको छ उहाँले सरकारले अब चाँडै निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभएको छ अध्यक्ष दाहालले आफ्ना कार्यकर्तालाई चुनावका लागि गाउँ गाउँमा जान निर्देशन समेत दिनुभएको छ दाहालले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान आफूहरूको एजेन्डा भएको बताउनु भएको छ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अझ बढी उपलब्धि हात पार्नुपर्ने भएकाले संविधान सभाको निर्वाचनका लागि सबै जनता हुम्बिने वातावरण बनाउन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको भएको छ मधेसी दलहरूबीच पार्टी मोर्चाको छलफल चलिरहेका बेला मधेसी दलका केही नेताहरू आज नेपाली कंग्रेसमा प्रवेश गरेका छन् आज बिहान पार्टी सभापति सुशील कोइरालाको निवासमा विशेष कार्यक्रम गरी मधेसी दलका नेताहरू कंग्रेसमा प्रवेश गरेका हुन् कार्यक्रममा सभापति कोइरालाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पूर्व सभासद डाक्टर तिलक राहुल सहितका केही नेताहरूलाई पार्टी प्रवेश गराउनु भएको थियो हिजो केही नेताहरू एमालेमा समेत प्रवेश गरेका थिए नेपाल राष्ट्र बैङ्कको गभर्नर पदबाट अवकाश पाएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभई केन्द्रीय सदस्य समेत रहनुभएका राहुलले नेपाल वाणी नेटवर्कसँग कुराकानी गर्दै कङ्ग्रेस साँच्चै सच्चा लोकतान्त्रिक पार्टी भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनु भएको छ बाल श्रम विरुद्धको विश्व दिवस घरेलु बालश्रम अन्त्य गरौं नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बनाउने उद्देश्यले हरेक वर्ष जुन बाह्र तारिकमा यो दिवस मनाउने गरिन्छ राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदन दुई हजार आठ अनुसार सोह्र लाख बालबालिका श्रमिकका रूपमा कार्यरत छन् तीमध्ये छ लाख बिस हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै साठी प्रतिशत बालिका महिला तथा चालिस प्रतिशत संख्या बालकको रहेको छ डेढ भन्दा बढी बालबालिका घरेलु श्रमिकका रूपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले जनाएका छन् नेपाल सरकारले बालश्रम रोक्न तथा संलग्न बाल अधिकारको संरक्षण तथा संवर्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि उन्नाइस श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी आइएलओ महासन्धि एक सय अडतिस र निकृष्ट प्रकारको बालश्रम उन्मूलन सम्बन्धी महासन्धि एक सय बयासीलाई अनुमोदन समेत गरेको छ थुप्रै कानुनी नीतिगत र राष्ट्रिय स्तरका कार्यक्रम भए पनि गरिबी जनचेतनाको अभाव स्पष्ट कानुनी व्यवस्था र कार्यान्वयनको अभाव जस्ता अवरोधका कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न नसकेको सरकारवालाहरूले बताएका छन् जीवन निर्वाहका लागि जस्तो जस्तोसुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले मानसिक सामाजिक नैतिक तथा बौद्धिक समस्यामा पर्ने भन्दै सरकारवालाहरूले विस्तृत बालश्रम निवारण नीति आवश्यक भएकोमा जोड दिएका छन् खर्च कटौतीका लागि भन्दै ग्रिस सरकारले सरकारी प्रसारण संस्था बन्द गरेको छ राष्ट्रिय टेलिभिजन र रेडियो स्टेशन सञ्चालन गर्ने संस्था हेलेन्की ब्रोडकास्टिङ कर्पोरेसन इआरटी बन्द गर्ने निर्णय सरकारले गरेको हो सरकारको निर्णयले साढे दुई हजारभन्दा बढी कर्मचारी मारमा परेका छन् सरकारका प्रवक्ताले ठूलो मात्रामा पैसा बर्बाद भएकाले त्यसलाई चुकाउनका लागि प्रसारण संस्था बन्द गराउनु परेको बताएका छन् उनले सरकारी प्रसारण संस्थालाई छिट्टै सानो र स्वतन्त्र संगठनका रूपमा फेरि स्थापना स्थापना पर्ने बताए पनि त्यसका लागि कति समय लाग्छ भन्ने नखुलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् सरकारले हटाइएका कर्मचारीलाई राहत उपलब्ध गराउने र उनीहरूले नयाँ बन्ने संस्थामा रोजगारीका लागि आवेदन गर्न सक्ने बताएको छ युरोपेली युनियनले दिएको राहत प्याकेजको शर्त अनुसार सरकारी खर्चमा कटौती र कर करवृद्धि गर्ने लक्ष्य अनुसार ग्रिस सरकारले पछिल्लो कदम चालेको हो सरकारी निर्णयको विरोध गर्दै कर्मचारीहरूले इआरटीको मुख्यालय बाहिर प्रदर्शन गरेका छन् सञ्चारकर्मीहरूले सरकारको निर्णय लोकतन्त्रका लागि ठूलो झड्का भएको प्रतिक्रिया दिएका छन् इआरटीले तीनवटा राष्ट्रिय टेलिभिजन च्यानल चारवटा राष्ट्रिय रेडियो क्षेत्रीय रेडियो स्टेशन र बाह्य सेवाका रूपमा भोइस अफ ग्रिस सञ्चालन गर्दै आएको थियो र गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेल हुँदैछन् दशरथ रङ्गशालामा तीन बजेदेखि हुने पहिलो सेमी फाइनलमा आर्मी क्लबले बोइज युनियनको सामना गर्नेछ समूह चरण र क्वार्टर फाइनलको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका दुई टोली आज खेल जिती फाइनल पुग्ने योजनामा छन् यस वर्ष ए डिभिजनमा बडुवा भएको बोयज युनियन क्लबले क्वार्टर फाइनलमा रानी पोखरी कर्नर टिम र आरसिटीलाई पराजित गरेको थियो त्यस्तै पहिलो रोचाइका पाँच खेलाडी बिना नै गोर्खा कपमा सहभागी भएको आर्मीले पुलिसले हराउँदै अन्तिम चारमा पुगेको हो हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार